नमस्कार अनि शुभ प्रभात कार्यक्रम शुभ बिहानीमा यहाँलाई स्वागत छ प्राविधिक साथी रिजनसँगै म ध्रुवराज शुभ बिहानी दैनिक बिहानी प्रस्तुति हो र शुभ बिहानीमा हामी तिथिमिति तपाईँको दिनको बारेमा जानकारी बाह्र राशिफल मार्फत तपाईँको दिन कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले तपाईँको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी त्यसै गरी रेडियो अर्पण एक सय चार थप्लो पाँच समयगार्थमा दैनिक प्रसारण हुने कार्यक्रमको रूपरेखाको बारेमा जानकारी प्रस्तुत गर्दै आइराखेका छौं त्यसै गरी तपाईँले पठाउनुभएका शुभकामना सन्देशका पत्रहरूलाई पनि हामीले शुभ बिहानीमा स्थान दिने गर्दछौं आज पनि यिनै जानकारीका साथमा हामी उपस्थित भएका छौं शुरूमा आजको तिथिमिति आज विक्रम सम्बर दुई हजार एकहत्तर साल साउन बीस गति मंगलबार तदनुसार दुई हजार चौध अगस्त पाँच तारीक श्रावण शुक्ल पक्ष नवमी तिथि बिहान एघार एकाउन्न बजे उपरान्त दशमी तिथि विशाखा नक्षत्र बिहान छ चालिस बजे उपरान्त अनुराधा नक्षत्र ब्रह्म योग राति दुई सय चालिस बजे उपरान्त इन्द्री योग तैलितकरण आनन्ददादी योगमा श्री वत्स योग चन्द्रमा वृश्चिक राशिमा रोग बेला बिहान छ उनासाठी बजेसम्म आजको तिथिमिति पश्चात अब हामी लाग्दैछौ तपाईँको आजको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफले तपाईँको आजको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी दिनतर्फ मेष राशि तपाईँको आजको दिनमा वरिष्ठ व्यक्तिको सहयोग प्राप्त हुनेछ लामो दूरीको रमाइलो यात्रा होला वृष राशिले तपाईँको आजको दिन धन तथा धार्मिक काममा ध्यान जानेछ मान्यजनसँग भेटघाट होला मिथुन राशि मिथुन राशिले तपाईँको आजको दिनमा शुभ समाचार प्राप्त हुनेछ समाजबाट प्रतिष्ठा प्राप्त होला कर्कट राशि कर्कट राशिले तपाईँको आजको दिनमा आफन्त वा साथीभाइबाट धोका हुनेछ आर्थिक समस्याले सताउला सिंह राशिले तपाईँको आजको दिनमा धनधान्य प्राप्त गर्ने समय छ मान सम्मान तथा पुरस्कार प्राप्त होला कन्या राशि कन्या राशि तपाईँको आजको दिनमा दैनिक पेसाबाट पर्याप्त लाभ हुनेछ प्रेममा मिलनको छेडा हुनेछ तुला राशि तुला राशिले तपाईँको आजको दिनमा नयाँ कामका लागि योजना तय हुनेछ अनुसार काम बन्दै जानेछ वृश्चिक राशि वृश्चिक राशिले तपाईँको आजको दिनमा शरीर अल्छी बन्नेछ दैनिक कामहरू अधुरै रहनेछन् धनु राशि धनु राशिले तपाईँको आजको दिनमा शुभ समाचार सुन्न पाइनेछ दैनिक कामहरू सहजै सम्पन्न होलान् मकर राशि मकर राशि तपाईँको आजको दिनमा सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ इष्ट मित्रसँग रमाइलो भेटघाट होला कुम्भ राशि कुम्भ राशि तपाईँको आजको दिनमा शैक्षिक क्षेत्रमा सफलता प्राप्त होला मन प्रसन्न एवं खुसी रहनेछ र अन्त्यमा मेन राशि मेन राशि तपाईँको आजको दिनमा धार्मिक कार्यतर्फ मन आकर्षित हुनेछ नयाँ कामको अवसर पनि मिल्ला आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले तपाईँको आजको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी बाह्र राशिफल मार्फत मैले गराएँ यदि तपाईँले शुभ कार्य गर्दै हुनुहुन्छ अनि सुरु गर्ने सोचमा हुनुहुन्छ सुरु गरिसक्नु भएको छ भने त्यसलाई निरन्तरता दिनुहोला पक्कै पनि त्यो कार्यले सफलता हात पार्नेछ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघार्स यही कामना व्यक्त गर्न चाहन्छ बाह्र राशिफल पश्चात अब भने हामी लाग्दैछौं रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहटमा प्रसारण हुन बाँकी रहेका कार्यक्रम सम्बन्धी जानकारीतर्फ यति बेला शुभ बिहानी तपाईँ सुनिरहनु भएको छ शुभ बिहानी पश्चात तपाईँले चिया चौतारी सुन्न सक्नुहुनेछ त्यसपछिको समय नौ बजे नेपाल नेपालवाणी समाचार लगत्तै सुगम संगीतको पालो दस बजेसम्म रहनेछ दस बजेको समय अर्पण समाचार भने लगतै दिवसले लोकझङ्कारमा साथ दिन आउनुहुनेछ भने एघार बजेको समय रहनेछ अर्पण खबरको अर्पण खबर पछिको समय जस्ट फर इन्जोय रामुको साथमा सुन्न सक्नुहुनेछ बाह्र बजेसम्म बाह्र बजेको समय नेपाल वाणी समाचार भने लगत्तै एक बजेसम्म बलिउड फोल्डर तपाईँले सुन्न सक्नुहुनेछ एक बजेको समय रहनेछ अर्पण खबरको भने त्यसपछिको समयमा बलिउड काउन्टाउन सागरको साथमा सुन्न सक्नुहुनेछ दुई बजेको समय रहनेछ अर्पण समाचार लगत्तै अर्पण समर्पण रामुले साथ दिन आउनुहुनेछ तीन बजेको पालो नेपाल बाणी समाचार भने लगत्तै अपरान्ह चार बजेसम्म आधुनिक गीत संगीत तपाईँले सुन्न सक्नुहुनेछ अपरान्ह चार बजेको समय रहनेछ अर्पण खबरको भने लगत्तै रोजाईमा लोकभाका लिएर सहकर्मी दिवस आउनुहुनेछ पाँच बजेको समय अर्पण बुलेटिन देश विदेशका ताजा अनि ताता समाचार हामी प्रस्तुत गर्छौं साढे पाँच बजेको समय जीवनको मार्गको छ बजेको समय नेपालवाणी समाचार लगतै साढे छ बजे अर्पण स्थानीय समाचारको पालो रहनेछ स्थानीय स्तरमा भइगरेका गतिविधि हामी प्रस्तुत गर्ने गर्दछौं सात बजेको समय अर्पण शुभ साँच दिवसले साथ दिनुहुनेछ साढे सात बजेको समय सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत तपाईँले साझा खबर सुन्न सक्नुहुनेछ आठ बजेको पालो नेपालवाणी समाचार पाउने नौ बजे बीबीसी नेपाली सभा तपाईँले सुनिसके पश्चात सभा नौ बजेदेखि दस बजेसम्म श्रुति सम्वेक अच्युत घिमिरेको साथमा उज्यालो नाइन्टी नेटवर्कबाट सुन्न सक्नुहुनेछ राति दस बजेको पालो रहनेछ नेपाल एफएमको समाचार लगतै खुलदुली डट कम तपाईँले राति एघार बजेसम्म सुन्न सक्नुहुनेछ राति एघार बजे हाम्रो आजको यात्रा समाप्त हुनेछ भोलि बिहान चार बजेसम्म हामी विश्राममा रहनेछौँ भोलि बिहान चार बजे मंगल धुनका साथमा हामी फेरि पनि नयाँ श्रृङ्खलामा उपस्थित हुनेछौँ मङ्गल धुनसँगै तपाईँले नीतिशास्त्र प्रवचनवाला भजन सङ्गीत सुन्न सक्नुहुनेछ साढे पाँच बजेसम्म साढे पाँच बजेको समय नै प्रभात बाढ़ीको रहनेछ भने भोलि बिहान छ बजे सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत साझा खबर सुन्न सक्नुहुनेछ लगत्तै बाढ़ी बहसको पालो रहनेछ सात बजेसम्म सात बजेको समय अर्पण स्थानीय समाचार लगत्तै सभा सात बजे बीबीसी बिहानी सभा तपाईँले सुनिसके पश्चात अर्पणमा व्यवसायी सहकर्मी रामुले साथ दिनुहुनेछ आठ बजेसम्म आठ बजेको समय रहनेछ शुभ बिहानीको भोलि हाम्रो नयाँ श्रृङ्खलामा आठ बजे फेरि पनि भेट हुनेछ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्थमा प्रसारण हुन बाँकी रहेका कार्यक्रमको जानकारी मैले यति बेला गराएँ आज तपाईँ जसको जन्मदिन परेको छ तपाईँ सम्पूर्णमा शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाजको तर्फबाट तपाईँका आफ्ना इष्टमित्र बन्धु बान्धव सरछिमेकीको शुभ जन्मदिन परेको छ भने तपाईँ शुभ कामना आदान प्रदान गर्न चाहनुहुन्छ भने रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघार्समा सम्पर्क गर्न सक्नुहुनेछ तपाईँले रेडियो अर्पणको ठेगानामा पनि पत्र प्रेषित गर्न सक्नुहुनेछ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्ज रत्नगर बकुलरको ठेगानामा तपाईँले पत्र प्रेषित गर्न सक्नुहुनेछ त्यसै गरी हाम्रो फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिसमा पनि तपाईँले शुभकामना सन्देश टिपाउन सक्नुहुनेछ तपाईँले टिपाउनुभएका प्रेषित गर्नुभएका शुभकामना सन्देशलाई शुभ बिहानीमा हामी स्थान दिनेछौं यो सँगै आजको लागि दैनिक बिहानी प्रस्तुति शुभ बिहानीको समय सकिएको छ कार्यक्रम सुन्नुभयो तपाईँलाई धन्यवाद छ प्रविधि कक्षमा रहेर साथ दिनुहुने रिजनलाई विशेष आभार प्रकट गर्छु आजको श्रृंखलाबाट ध्रुवराज छुटिन्छु आज तपाईँको दिन शुभ बितोस् नमस्कार मनोरञ्जनका लागि सुनो हजुर टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 bike of the year award प्राप्त अपाची Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र हाचोक टाढी चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको पर्दो साथी वाउ आज पनि नयाँ कपडामा मजाले झुक्कियो आज पनि यो नयाँ होइन पुरानै हो गफ नदेन यार गफ दिएको होइन नि Chitwan dry cleaners and laundry सर्भिसले पुरानो कपडा पनि नयाँ बनाइदिन्छ क्या फाइबर सिरक ब्ल्याङ्केट स्पोर्ट सुज कपडा कार्पेट इन्डियन तथा नेपाली गलैसा सिफन साडी बुटी कुर्ता सुट पाइन्ट अत्याधुनिक वासिङ मेसिन साथै ड्राई प्रविधिबाट पनि सफाई गरिन्छ मूल्य मूल्यमा गुणस्तरीय काम Chitwan dry cleaners and laundry service मान Chitwan dry and and service service KN plaza Ratnanagar आठ बकुलहर मोबाइल अन्ठानब्बे चार पचपन्न त्रिसठी सात सय र अन्ठानब्बे चार पचास चौसठी चार सय सत्तरी शाखा कार्यालय रत्नगर दुई टाड़ी दीपा फोटो स्टुडियो सँगै सधैँभरि मनैभरि हर्ष उमङ्ग छायो गाउँको दिन लगाई लगाई हँसाउन गाई जात्रा आयो विशेष र समय सापेक्ष व्यङ्ग्यको समायोजन एकै ठाउँमा <laughs> स्थानीय तथा राष्ट्रिय हास्य कलाकारहरूको बेजोड प्रस्तुति यही साउन छब्बिस गते सोमबार बिहान एघार बजेको अर्पण खबर पछि चार बजेसम्म मात्र रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्जमा मुख्य प्रायोजक पूर्वी चितवनका लागि बजाज कम्पनीको आधिकारिक विक्रेता सागर मोटरसाइकल सेन्टर रत्नगर आठ बकुलहर प्रोपाइटर सागर रावल मोबाइल अन्ठानब्बे चार बाहन्न बहत्तर सात सय सात सन्ध्या कस्मेटिक स्टोर खैरनी छ पुरानो पर्सा बजार पुलचोक चौधरी पोलिक्लिनिकको ठिक अगाडि प्रोपाइटर दिपेन्द्र चौधरी मोबाइल अन्ठानब्बे चार त्रिपन्न बाइस आठ सय सोह्र प्रायोजक क्वालिटी प्रिन्टका लागि विश्वासिलो नाम express digital photo and flex print Khairahani नगरपालिका आठ चौबिस कोठी पर्सा बजार एभरेस्ट ब्याङ्कको तल प्रोपाइटर रमेश लकान्द्री फोन शून्य छपन्न पाँच बयासी चार नब्बे सह प्रायोजक ओरिजिनल मोबाइलको एउटै विकल्प सगरमाथा मोबाइल गङ्गा प्लाजा सौराहा चोक मोबाइल अन्ठानब्बे चार बाहन्न एकचालिस एक सय एकचालिस सहयोगी Pushpanjali gift and kitchen store school सटर सौराहा चोक सुदीप सु सेन्टर चौधरी पोलिक्लिनिक नजिकै खैरनी छ पुलचोक पुरानो पर्सा बजार कार्यक्रम दरबारको बहार जिया चौतारीमा जिया चौतारी पल्टनमा चाहिँ नि मैले अलिअलि कौरा पनि गाउँथ्यो सालेजो पनि गाउँथ्यो आज तिम्रो गाउँतिरको चाहिँ रोइ लगाउनु मन लाग्यो अनि के गर्नु त तिमीले चिया पकाएर दिँदैन आएको पाहुनालाई होइन त्यही त ए गाला राता राता होइ के खान्छौ र कमला ए सुन्तला कि अमला होइ हे त्या चौतारी सुन्ने भयो कहिले आउँछन् धमला हे चौतारी सुन्ने भयो कहिले आउँछन् धमला धमला गर्छन् है पाहुनालाई धमला ए गाला राता